हामी शुभ शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको यो नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सुधाहा आज पनि दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी लिएर प्राविधिक मित्र सिंह आवाजबाट सुम उपस्थित भएको छु कार्यक्रममा रहेर आजको पूर्वाङ्ग त्यसै गरी तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ बाह्र राशिफल त्यसै गरी रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरसको उन्नाइस घन्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमका रूपरेखाहरू प्रस्तुत गर्ने गर्छौं कार्यक्रमको थालन गरौँ आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी साल श्रावण तेह्र गते आइतबार साउन शुक्ल पक्ष षष्ठ तिथि नेपाल सम्बत एघार सय तेत्तिस सन् दुई हजार तेह्र जुलाई अठाइस तारिक पञ्चाङ्गपछि लाग्यो राशिफलतर्फ सुरुमा मेष राशिबाट मेष राशि हुने तपाईँको लागि पढाइ लेखाइबाट राम्रो प्रगति हुने देखिन्छ यात्रा एवं जागिरबाट पनि एकदम फाइदा हुने खालको समय छ उन्नति गर्ने खालको दिन रहेको छ वृष हुने तपाईँको लागि आजको दिन त्यति राम्रो रहेको देखिन्न रुसले गर्दा तपाईँको बन्द लागेको काम पनि बिग्रने खालको समय छ विचार गर्नुहोला मेथुरासी हुने तपाईँको लागि आफू ताक्सु मोरो बन्चरो ताक्स घुडो भन्ने जस्तो हुने खालको समय छ सोचे भन्दा विपरीत काम हुने हुँदा मन अलिक खिन्न रहने खालको समय पनि छ कर्कट राशि कर्कट राशि हुने तपाईँको लागि पढाइ लेखाइको कामतिर एकदम मन जाने देखिन्छ बौद्धिक कार्य सम्पन्न हुने खालको दिन रहेको छ तपाईँको क्षमताको कदर हुने खालको दिन पनि छ सिंह राशि हुने तपाईँको लागि खेलकुदमा तपाईँको सहभागिता हुनेछ परिवारजनबाट एकदम राम्रो सहयोग मिल्नेछ विदेश यात्राको लागि अनुरोध आउने दिन पनि छ कन्या राशि हुने तपाईँको लागि एकदम रमाइलो दिन आएको छ केही नयाँ काम गरिहाल्ने वातावरण बन्न अलिक कठिन रहनेछ तर केही गर्दा विचार गर्नु भयो भने राम्रो हुनेछ तुला राशि हुने तपाईँको लागि यात्राको लागि आजको दिन राम्रो रहेको छैन तपाईँले सोचे भन्दा उल्टो काम नहोला पनि भन्न सकिँदैन धार्मिक कार्यतर्फ रुचि बढ्ने देखिन्छ वृश्चिक राशि हुने तपाईँको लागि आजको दिन त्यति उचित रहेको देखिन्न माया प्रेममा भने रमाइलोको समय रहेको छ पारिवारिक परिवारमा एकदम रमाइलोको समय छ काम बन्ने खालको समय भने आज रहेको छैन धनु धनुराशि हुने तपाईँको लागि विभिन्न वस्तुको उपभोग गर्न पाइने खालको समय छ केही नयाँ ठाउँको यात्रा हुँदैछ अधुरा काम बन्ने खालको दिन रहेको छ मकर राशि मकर राशि हुने तपाईँको लागि मनले सोचे विपरीत काम बन्ने खालको समय रहेको देखिन्छ धार्मिक कार्यमा सहभागी हुनुपर्ने खालको समय छ साहित्य सृजनामा रुचि बढ्ने खालको समय पनि छ कुम्भ राशि अखण्ड राशि हुने तपाईँको लागि बौद्धिक कार्यको प्रगति हुने देखिन्छ विदेश यात्राको अवसर आउने आउन सक्ने सम्भावना धेरै रहेको छ धार्मिक कार्यको लागि राम्रो समय मिल्ने देखिन्छ र अन्त्यमा मीन राशि र राशि हुने तपाईँको लागि काममा परिवारको पर्याप्त सहयोग प्राप्त हुने देखिन्छ नोकरीबाट भलाइयाको काम हुनेछ शारीरिक सुखभोग प्राप्त हुने देखिन्छ वास्तवमा बार राशिफलले जे जसो भने पनि हामीले हाम्रो कामलाई सही तरिकाबाट अगाडि बढायो भने अवश्य पनि हाम्रो काम शुभ सुख अनि राम्रो रहनेछ तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट विश्वभर हामीलाई सुनिरहनु भएको छ दैनिक बिहानी प्रस्तुति शुभ बिहानीमा आसु प्राविधिक मित्र रिजन आवाजबाट सुन अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सको उन्नाइस घन्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको रूपरेखातर्फ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति शुभ बिहानी सुनिरहनु भएको छ यस लगतै सतिसबाट आठ बजीसम्म विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगतै नौ बजीसम्म पुराना नेपाली फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ नौ बजेको समय हो नेपाल नेपालवाणी समाचारको र नेपाल बाढी समाचार लगतै नौ पन्ध्रदेखि दस बजेसम्म लोकसङ्कार सुन्न सक्नुहुनेछ दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै एघार बजेसम्म मेरो रचना दिपेन्द्र थिङको साथमा सुन्न सक्नुहुनेछ र एघार बजेको समय अर्पण खबरको अर्पण खबर लगतै जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ जस्ट फर इन्जोय लगतै तपाईँले नेपाल बाढी समाचार सुन्न सक्नुहुनेछ बाह्र बजेको समयमा र बाह्र बजेको समय हो त्यसपछि लगतै तपाईँले एक बजीसम्म नन इष्ट बलिउड सुन्न सक्नुहुनेछ नन इष्ट बलिउड लगतै एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँले अर्पणको चौतारी सुन्न सक्नुहुनेछ दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै अर्पण समर्पण मनोकामना सुनसानी पसलले प्रायोजन गरेको छ त्यसै गरी तिन बजेको समय हो नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगतै बलिउड काउन्टाउन सहकर्मी सागरको साथमा मार्सल इम्पोरियम दा सोरुम पर्साले प्रायोजन गरेको छ चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै टप आउट दिप राजन दिलको साथमा सुन्न सक्नुहुनेछ पाँच बजेको समय अर्पण बुलेटिन पाँच तिसदेखि छ बजीसम्म बीबीसी मिडिया एक्सनको सारङ्गीको भलाको सारी सुन्न सक्नुहुनेछ छ बजेको समय हो नेपाल वाणी समाचार छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय अर्पण शुभ साँझको सात तिसदेखि आठ बजीसम्म सिआइएन साझ खबर आठ बजेको समय हो नेपालवाणी समाचारको अठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बेबिसी नेपाली सेवा नौ पन्ध्रदेखि दस बजीसम्म साझ सबल बेबिसी नेपाली सेवा अन्तर्गत सुन्न सक्नुहुनेछ दस बजेको समय नेपाल एफएम समाज पन्ध्रदेखि एघार बजीसम्म खुलधुली डट कम सुन्न सक्नुहुनेछ बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम दिनेछौँ भोलि बिहान चार बजे श्रीमद भागवत प्रवचन माला सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाणी सुन्न सक्नुहुनेछ छ बजेको समय हो सिआइएन साझ खबरको छत्तिसदेखि सात बजीसम्म बाणी बहुस नेपाल बाणी रेडियो नेटवर्कबाट सात बजेको समय हो अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगत्तै शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौँ यिनी बिबी जानकारी सँगसँगै आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भएको छ आज जति पनि साथीहरूको जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्दै प्रस्तुतिबाट सम्विधा माग्छु तपाईँको बाँकी पल सुबर होस् नमस्कार शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea at diet लिप्रो स्लिम चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म मोटोपन बढाउने बिडिपी कपाल झर्न